हाँस्यो यो छ कि मानमा हाँसे पनि रोए नि जीवनमा सोझो मनले नझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोएका थिए तर हाँस्ने रुने यो छ कि हाँसे पनि रोएनी जीवनमा सोझो मनले नाचै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोएका थिए तर पनि मायामा हाँस्ने रोने भाषा कति हाँसे मायामा कति रोएका थिए छ सोझो मनले अझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोएका थिए तर पनि मायामा हाँस्ने रोने भन्छ मिला छ जुनी घटना तिम्रै चाहिने छ सोझो मनले अझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोएका कति तर पनि मायामा

पाए मायामा फसिन्छ टिपेर हृदय खसिन्छ सोझो मनले अझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोएका तर कसिन्छ टिपिन हृदय कसिन्छ सोझो मनले नजर पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोए कति say मायालो धनी छेउ ऋणी म तिम्रै हो भनी छेउ सोझो मनले अझै पनि तिम्रै हो भन्छ कति हाँसे मायामा कति रोएका तर पनि मायामा हाँस्ने रोने भन्छ मायालु धनी छेउ ऋणी छेउमा तिम्रै हो छेउ सोझो मनले अझै पनि तिम्रै हो नि भन्छ कति हाँसे मायामा कति रोएका कति तर पनि मायामा हाँस्ने रोए हाँसी रुने मन छ तिमीले अझै पनि तिम्राई हुने माछ कति हाँसे कति रोएका